बाढीले चैनपुरमा खानेपानीका पाइपहरूमा पूर्ण रूपमा क्षति महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द जिल्ला विकास समिति डडेलधुराको सार्वजनिक सुनवाई सम्पन्न सार्वजनिक सुनवाई सेवा प्रदायक र सेवाग्राही मैत्री बनाउन सुझाव कञ्चनपुरको झिलमिला क्षेत्रमा रहेका खेतीयोग्य जमिनहरू दस वर्षदेखि बाँझै जमिन धनीहरू भने पेट पाल्न भारततर्फ र सामाजिक चेतनामा वृद्धि भए पनि डोटीमा भने अपराधी क्रियाकलापहरू बढ्दै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बझाङ सदरमुकाम चैनपुरमा रहेको बाउरी खोलामा आएको बाढ़ीले चैनपुर खानेपानीका पाइपहरूमा पूर्ण रूपमा क्षति पुर्याएको छ खानेपानीका पाइपहरू बाउरी खोलाले बगाएपछि सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको हो सबैभन्दा ठूलो खानेपानीको पाइप बगाएपछि सदरमुकाम चैनपुरमा वितरण गरिएको दुई सय पचास भन्दा बढ़ी खानेपानीका धाराहरूमा पानी आउन छोडेको खानेपानी समितिले जनाएको छ बाढ़ीले थपालीदेखि खारा बगरसम्मका खानेपानीका पाइपहरू बगाएको चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो खानेपानीका पाइपलाइनहरूमा ठूलो क्षति भएकाले बनाउन दुई हप्ता भन्दा बढ़ी समय लाग्ने अध्यक्ष विष्टले बताउनुभयो खानेपानी नभएपछि स्थानीयहरू बाउली खोला र सेती नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीयको गुनासो छ बाढ़ीले त्रिचालिस गाविस जोड्ने झोलङ्गे पुल समेत बगाएको छ बाउली खोलामा दुई सालमा निर्माण भएको झोलङ्गे पुल असार एकतीस गते आएको बाढ़ीले बगाएको हो जोलंगे पुल बगाउँदा सदरमुकाम चैनपुरमा आवत जावत गर्न समस्या हुनुका साथै सिमकेतमा रहेका विभिन्न सरकारी कार्यालयहरूमा आवत जावतमा कठिनाई भएको स्थानीयको गुनासो छ पुलको छेउमै रहेका तीनवटा तरकारीका पसलहरू समेत खोलाले बगाएको छ जयपृथ्वी राजमार्गसँग जोडिएका रिठापाटा सुरमा शाखा सड़क समेत बाढ़ीले बगाएको छ बाउरी खोलामा आएको बाढ़ीले सुरमा शाखा सड़क बगाउँदा दौलीसौर सुरमा मयाना खेत लगायतका ठाउँमा सञ्चालन हुने छोटो दूरीका गाड़ीहरू बन्द भएको रिठापाटा सुरमा शाखा सड़कका अध्यक्ष पुष्कल बोहराले बताउनुभयो महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सिमानाका गड्डा चौकी नजिकैको शारदा ब्यारेजको पुलमा चार पाङ्रे सवारी साधनको आवागमन बन्द गरिएको छ शनिबार दिउँसो दार्चुला र बैतडीमा परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख एक्काइस हजार नाघेपछि भारतीय पक्षले पुलमा चार पाङ्रे सवारी साधनको आवागमन बन्द गरेको हो महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाड़ी आवजावत बन्द गर्दै आएको छ पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका तथा दोधरा चाँदनीका महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले हिजो दिउँसो दुई बजे महाकाली नदीमा पानीको बहाव दुई लाख एक्काइस हजार सात सय चौतिस क्युसेक मापन गरिएको जानकारी दिनुभयो यसअघि असार सत्र गते महाकाली नदीमा पानीको बहाव दुई लाख चौहत्तर हजार क्युसेक पुगेको थियो जिल्ला विकास समिति डडेलधुराले हिजो आफ्नो सार्वजनिक सुनवाई सम्पन्न गरेको छ जिल्ला विकास समितिको सभाहालमा सम्पन्न सार्वजनिक सुनवाईमा अधिकांश सेवाग्राहीहरूले सार्वजनिक सुनवाईमा थोरै सेवाग्राही मात्र सहभागी भएको र कार्यालय प्रमुखहरूको कम उपस्थिति रहेको भन्दै सार्वजनिक सुनवाईलाई सेवा प्रदायक र सेवाग्राही मैत्री बनाउन सुझाव दिएका थिए कार्यक्रममा सहभागीहरूले कार्यालय प्रमुखहरूले दबावको भरमा मात्रै काम गर्ने गरेको भन्दै सहज सेवा प्रदायक बन्न आग्रह गरेका थिए साथै जिल्लामा निर्माण भइरहेका ग्रामीण सड़कहरू वातावरणीय प्रभाव मूल्याङ्कन गरी मात्रै काम अगाडि बढ़ाउन कार्यक्रमका सहभागीहरूले सुझाव दिएका थिए हिजोको सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण गरेको आरईडीसीका e संयोजक मेनका साईले कार्यक्रममा सिटिजन कार्ड र एक्जिट पोलको निष्कर्ष प्रस्तुत गर्दै जिल्लाका विभिन्न ठाउँका सेवाग्राहीले त्यति सन्तोषजनक नभए पनि सेवा ठिक ठिकै रहेको प्रतिक्रिया आएको जानकारी गराउनु भएको थियो कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले पनि सेवा प्रदायकहरूले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो गर्दै सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन सुझाव दिएका थिए सार्वजनिक सुनवाई कार्यक्रममा जिल्ला विकास समितिका सूचना अधिकारी कृष्णदेव जोशीले जिल्लामा आर्थिक वर्ष दुई त्रिहत्तरमा एक सय सतासी योजनाहरू सम्पन्न भएको जानकारी गराउनु भएको थियो साथै कार्यक्रममा उहाँले चालिस करोड़ सत्तरी लाख उन्तिस हजार निकासा भएकोमा छत्तीस करोड़ अठाइस लाख पन्ध्र हजार खर्च भएको र दुई करोड़ सैतिस लाख पचहत्तर हजार रकम फ्रिज गएको जानकारी गराउनु भएको थियो जस अनुसार खर्च प्रतिशत उनानब्बे दशमलव एक बाह्र प्रतिशत पुगेको छ भने दस दशमलव चार एक प्रतिशत रकम फ्रिज गएको छ कञ्चनपुरको बेलडाँडी नगरपालिका एघार झिलिमिलाका खेत दस वर्षदेखि बाँझे अवस्थामा रहेका छन् उब्जनीका हिसाबले निकै अब्बल खेतमा सिपेज बढेपछि झण्डै एक दशकदेखि झिलिमिलाका खेत बाँझे अवस्थामा रहेका हुन् विक्रमसम्म दुई हजार एकाउन्न सालमा निर्माण भएको महाकाली सिंचाई दोस्रो चरणको नहरका कारण सिपेज बढ्दै गएकाले खेतीयोग्य भूमि दलदलमा परिणत भएको छ दलदलमा परिणत भएको भूमिमा खेतीपाती गर्न नसकिने भएकाले जताततै खेतभरि हरियो पटेरोले भरिभराउ भएको छ विक्रमसम्म दुई हजार बासठी सालदेखि खेतमा पानी सुइएका कारण त्यहाँका खेतमा खेतभरि नै काम नलाग्ने घाँस अर्थात पटेरो मात्रै उम्रिएको छ नहर आउनुभन्दा पहिले हरेक किसिमका बाली नाली हुने खेतहरू अहिले बाँझे अवस्थामा रहेपछि स्थानीयहरू दैनिक गुजारा सञ्चालन गर्न भारततिर गएका छन् पूरै ओडाका पुरूषहरू अहिले पेट पाल्नका लागि भारतका विभिन्न स्थानमा रोजगारी गर्न बाध्य भएका छन् घर खेतले वर्षभरि खान लाउन पुग्ने भए पनि खेतमा खेती गर्न नसकिएपछि उनीहरू बाध्य भएर भारततिर तर्फ लागेका हुन् खेत दलदलमा परिणत भएपछि अधिकांशले घर पनि सारेका छन् उनीहरूले नहरकै छेउमै कच्ची घर बनाएका छन् बेलडाणी नगरपालिका कार्यालयले भने बजेट अभावका कारण सिपेज हटाउन नसकिएको जनाएको छ राजनीतिक पहुँचका निकास भएको पावर बजेट पनि डोटीमा फ्रेज भएको छ राजनीतिक दलका नेताहरूको भनसुनका आधारमा आउने गरेको अतिरिक्त बजेटलाई पावर बजेटका रूपमा लिने गरिएको छ डोटी जिल्लाका विभिन्न पाँच योजनाका लागि एक करोड़ त्रिहत्तर लाख बजेट निकासा भएकोमा जम्मा एकहत्तर लाख दस हजार नौ सय एघार रूपियाँ मात्रै खर्च भएको छ स्थानीय विकास अधिकारी कृष्णराज गौतमका अनुसार उपभोक्ताहरूले गरेको कामको प्राविधिक मूल्याङ्कन गरी हुन आएको रकम मात्रै भुक्तानी गरिएको छ असार दुई गते डोटी निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत तिलाडी मुलेचौर र पुराना चिया सड़क निर्माणका लागि पचास लाख छतिवनदेखि रिठा कमला नदी सड़कमा तीस लाख र चबारा चौतारा सिमचौर बस्ती सड़क निर्माणका लागि दस लाख बजेट निकासा भएको थियो यस्तै असार पन्ध्र गते डोटी क्षेत्र नम्बर एक अन्तर्गत कुणीगडा गाँजरी र पोखरी सड़क निर्माणमा सैतिस लाख र चौखुट्टे जौमाला खान पोखरी सड़कमा छयालिस लाख रूपियाँ निकासा भएको थियो दुवै क्षेत्रको रकम असार अठाइस गते मात्र निकासा भएको जिल्ला विकास समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ डोटीमा पछिल्ला दुई आर्थिक वर्षको तुलनामा भर्खरै सकिएको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा अपराधी क्रियाकलापका घटनाहरू वृद्धि भएका छन् जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आर्थिक वर्ष सत्तरी एकहत्तर र एकहत्तर बहत्तर भन्दा भर्खरै सकिएको आर्थिक वर्षमा अपराधी क्रियाकलापका घटनाहरू वृद्धि भएका हुन् डोटीमा आर्थिक वर्ष सत्तरी एकहत्तरमा एकसठीवटा अपराधी क्रियाकलापका घटनाहरू घटेका छन् भने आर्थिक वर्ष एकहत्तर बहत्तरमा सुधार आएर चौपन्न घटना घटे पनि भर्खरै सकिएको आर्थिक वर्ष बहत्तर त्रिहत्तरमा बढेर छैसठीवटा घटना घटेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ तथ्याङ्क अनुसार डोटीमा भर्खरै सकिएको आर्थिक वर्षमा सबैभन्दा बढ़ी आत्महत्याका घटनाहरू रहेका छन् कुल छैसठीवटा घटनामा तेइसवटा घटना आत्महत्याका रहेका छन् जसमध्ये अठारवटा झुण्डिएर छन् भने तीनवटा बीस यौनका रहेका छन् पछिल्लो समय समाज शिक्षित बन्दै जाँदा पनि अपराधिक क्रियाकलापमा कमी नआउनु चिन्तायोग्य विषय भएको सरोकारवालाहरूले बताएका छन् जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक उद्धव देव भट्टले बेरोजगार अशिक्षा र मदिरा सेवनका कारणले अपराधी क्रियाकलापका घटना बढ़न थालेको बताउनु भएको छ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सरसफाई अभियान चलाइरहेको भीमदत्त नगरपालिकाले छाडा सुँगुर नियन्त्रणमा लिन शुरू गरेको छ छाडा रूपमा छाडिएका सुँगुरले बजारको सुन्दरता बिगार्ने र सरसफाई अभियान प्रभावित हुने देखिएपछि नगरपालिकाले हिजोबाट सुँगुर नियन्त्रणमा लिन शुरू गरेको हो नगरपालिकाका कर्मचारीहरूले सरसफाई अभियानमा खटिएका स्थानीय व्यक्तिको सहयोगमा छाडा रूपमा छोडिएका सुगुर नियन्त्रणमा लिन शुरू गरेको इन्जिनियर हिमालय सिंह अयरले जानकारी दिनुभएको छ उहाँका अनुसार हिजो मात्रै नगरपालिकाले दुई दर्जन बढ़ी छाडा सुँगुरका माउ र पाठाहरू नियन्त्रणमा लिएको छ नगरपालिकाले सुँगुर धनीलाई आगामी दिनमा छाडा नछाड्ने शर्तमा मात्रै जरिवाना तिराएर सुँगुर दिने बताएको छ यसैबीच भीमदत्त नगरपालिकाले छाडा चौपा नियन्त्रणमा लिएर कैलालीको खानी डाँडा वन क्षेत्रमा छोडेपछि अत्तरिया बासिन्दा हैरान भएका छन् नगरपालिकाले महेन्द्रनगरबाट खानी डाँडा पुर्याइएका चौपाहरू फर्केर अत्तरिया पुग्दा स्थानीय बासिन्दा हैरान भएका हुन् चौपाले बाली नाली नोक्सान गर्न थालेपछि उनीहरूले भीमदत्त नगरपालिकालाई यस्तो नगर्न आग्रह समेत गरेका छन् सदरमुकाम महेन्द्रनगरमा सरसफाई अभियान चलाउँदै आएको नगरपालिकाले बजारवासीले छाडा चौपाया अभियानमा समस्या हुने देखिएपछि चौपाया नियन्त्रणमा लिन शुरू गरेको थियो नगरपालिकाले रातिको समयमा कर्मचारी खटाएर बजार क्षेत्रका सड़क तथा गल्लीहरूमा छाडा रूपमा छाडिएका झण्डै अढाई सय गाई नियन्त्रणमा लिएर कैलालीको खानी डाँडाको वनमा छोडेको थियो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको छ दार्चुलाबाट काठमाण्डुका लागि छुटेको महाकाली यातायातको अपी डिलक्स नाच छ ख बाह्र एक्काइस नम्बरको बसको ढोकामा च्यापिएर दार्चुला डाँडाकोट पाँचका चौबिस वर्षीय सहचालक जगदीश खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ हिजो मध्याह बाह्र बजेतिर ग्वानी तीनको चैतली चौर नजिकै गुडिरहेको गाडीको ढोकामा उभिराखेका खत्री एक्कासी ढोकामा च्यापिन पुगेको बताइएको छ च्यापिएर गम्भीर घाइते भएका सहचालकको उपचारका क्रममा दिउँसो साढे दुई बजे गोकुलेश्वर अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभएको छ यसैबीच बैतडीको सतपाँच गोकुलेश्वर सड़क खण्ड अन्तर्गत पर्ने गोकुलेश्वर एक बाँगा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 सुनवाई सेवा प्रदायक र सेवाग्राही मैत्री बनाउन सुझाव कञ्चनपुरको झिलमिला क्षेत्रमा रहेका खेतीयोग्य जमिनहरू दस वर्षदेखि बाँझै जमिन धनीहरू पेट पाल्न भारततर्फ र सामाजिक चेतनामा वृद्धि भए पनि डोटीमा भने आपराधिक क्रियाकलापहरू बढ्दै समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बिबिसी नेपाली सियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार